आज मलाई विरक्त लायो नभन्नु है निराशको गीत गायो लेखो मान्छे बेसी झरौला एकछिन एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बस्दै गरौला गरौँला बिरतलायो नभन्नु है निराशको गीत गायो एलेको मान्छे बेसी झरौला एकछिन हाँस्दा नाच्दै एकछिन हाँस्दा हाँस्दै आजको दिन गायो ए बस्दै गयो हाँस्दै गरौँला एकछिन हाँस्दा नदै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बस्दै गरे नाच्दै गरौँला सम्झे कमाउन मन लाउँछ मृत्यु सम्झे रमाउन मन लाउँछ लेखको मान्छे बेसी झरौला एकछिन हाँस्दा नदै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बस्दै बाँच्दै गरौँला कमाउन मन आउँछ मृत्यु सम्झे रमाउन मन आउँछ यसलेको मान्छे बेसी झरौला एकछिन नाच्दा नदै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बस्दै गरे नाच्दै गरौँला एकछिन नाच्दा नाच्दै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बस्दै गरे नाच्दै गरौँला बाँचुन्जेलको दुःखलाई भुलेर लेको मान्छे बेसी झरौला एकछिन नाच्दा नदै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बस्दै गरे नाच्दै गरौँ बाँचुन्जेलको दुःखलाई भुलेर एलेको मान्छे बेसी झरौला एकछिन हाँस्द नदै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बाँच्दै गरे नाच्दै गरौला एकछिन हाँस्द नाँदै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बाँच्दै गरे नाच्दै गरौँ चाँडो सत्य छ मर्नु एक दिन खुसी भएर के गर्नु लेको मान्छे बेसी झरौला एकछिन हाँस्दा नाच्दै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो बुझ्दै गरौला सत्य छ मानो एक दिन खुसी भएर के गर्नु यसलेको मान्छे बेसी झरौला एकछिन हाँस्दा नदै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बाँच्दै गयो नाच्दै गरौँला एकछिन नाच्दा नाच्दै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बस्दै गरे नाच्दै गरौँला आफ्नो आफ्नो सबैलाई छ मर्छु भन्ने कसैले न बिर्स लेको मान्छे बेसी झरौला एकछिन हाँस्दा नदै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बस्दै गयो बुझ्दै गरौँला सबैलाई पिर्छ मर्छु भन्ने कसैले नबिर्स एलेको मान्छे बेसी झरौला एकछिन हाँस्दा नदै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बस्दै गरे नाच्दै गरौँला एकछिन नाच्दा नाच्दै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बस्दै गरे नाच्दै गरे चाहे सुनको घर बनाऊ गोठ बनाऊ झुपडीमा हँसिलो बनाऊ लेको मान्छे बेसी झरौला एकछिन हाँस्दा नाच्दै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो हाँस्दै गरौँला घरानी गोठो बनाऊ झोपडीमा हाँसिलो बनाऊ यसलेको मान्छे बेसी झरौँला एकछिन हाँस्दा नदै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बस्दै गरे नाच्दै गरौला एकछिन नाच्दा नाच्दै एकछिन हाँस्दा हाँस्दै आजको दिन गयो ए बस्दै गरे नाच्दै गरौला